एमालेको नौ महाधिवेशनमा भएको चुनावको अन्तिम परिणाम आज आउने पार्टीलाई एकताबद्ध बनाएर लैजाने नवनिर्वाचित अध्यक्ष ओलीको प्रतिबद्धता सरकारले पेश गरेको बजेटमाथि व्यवस्थापिका संसदमा छलफल चल्दै मुलुकमा बढ्दो व्यापार घाटा कम गर्न व्यवसायिक कफी खेतीको प्रबन्धन आवश्यक भएको पूर्व अर्थमन्त्री कोइरालाको भनाई खैरहरी नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि साढे एघार करोड़को बजेट सार्वजनिक भरतपुरलाई छोएर पूर्व पश्चिम रेल बन्नुपर्नेमा चितवनका सभासद शेषनाथ अधिकारीको जोड़ रूसको राजधानी मस्कोमा भएको मेट्रो रेल दुर्घटनामा एक्काइसजनाको मृत्यु पूर्वी र उत्तरी गाजा क्षेत्रका बासिन्दालाई सहर छोडेर सुरक्षित स्थानतर्फ लाग्न इसरायलको आदेश र इन्डो नेपाल मार्शल आर्ट खेलकुद च्याम्पियनसिप प्रतियोगिता काठमाडौँमा जारी तेस्रो ग्राफी सिनियर भारोत्तोलन प्रतियोगिता आज सकिँदै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा डब्लूडब्लूडब्लू dot radio Arpan dot com dot एनपीबाट संसारभरै के साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिता अर्यालसँगै सुजिता हमालको समाचार विस्तारमा एमालेका केन्द्रीय सदस्य र केन्द्रीय आयोगका पदाधिकारीहरूको मतगणना जारी छ तिनीपुर स्थित राष्ट्रिय खेलकुद परिषदको कपडहलमा जारी मतगणना अन्तिम चरणमा पुगेको छ दिउँसोसम्म मतगणना सकिए अन्तिम मतपरिणाम घोषणा गर्दै निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्ने एमाले निर्वाचन आयोगले तयारी गरेको छ नेतृत्व चयनका लागि दुई हजार एक सय बाहन्न जनाले मतदान गरेका थिए हिजो रातिसम्म गन्न बाँकी साढे तीन सय मतगणना भइरहेको निर्वाचन आयोगका एक सदस्यले बताएका छन् मतगणना करिब करिब अन्तिम सम्म पुग्दा दुवै प्यानलका नेताहरूको अग्रता कायमै छ असार उन्नाइस गते काठमाडौँमा शुरू भएको एमालेको महाधिवेशनमा असार छब्बीस गते मतदान भई अठाइस गतेदेखि गणना प्रारम्भ भएको थियो यसअघि हिजो सार्वजनिक भएको मतगणनामा अध्यक्ष केपी शर्मा ओली आफ्ना प्रतिस्पर्धी माधव कुमार नेपालले भन्दा चौवालिस मत बढ़ी ल्याएर विजयी भएको छ नेता ओलीले एक र नेपालले एक मत प्राप्त गर्नुभएको हो खुल्ला केन्द्रीय सदस्यमा भने नेपाल प्यानलको अग्रता रहेको छ जसअनुसार माधव कुमार नेपाल सुरेन्द्र पाण्डे राजेन्द्र पाण्डे लालबाबु पण्डित टङ्क कार्की अरूण नेपाल प्रकाश ज्वाला विजय पौडेल ठाकुर गैरे बेदुराम भूषाल रघुजी पन्त राजेन्द्र राई गंगाधर तुलाधर तुलबहादुर गुरूङ युवराज कार्की नागेन्द्र चौधरी सोमप्रसाद पाण्डे नारायण ढका लगायतको जित निश्चित जस्तै देखिएको छ त्यस्तै ओली प्यानलबाट रविन्द्र अधिकारी शंकर पोखरेल प्रदीप नेपाल सूर्य थापा अग्नि खरेल काशीनाथ अधिकारी बिन्दा पाण्डे मुकुन्द नेउपाने गुरू बराल खगराज अधिकारी लगायतले जित्ने सम्भावना देखिएको छ व्यवस्थापिका संसद बैठकले आज सरकारले प्रस्तुत गरेको पेसके बजेट पारित गर्ने भएको छ त्यसकी बजेट पारित गराउन सत्तारूढ़ दलले आफ्ना सबै सभासदलाई अनिवार्य उपस्थित हुने निर्देशन दिएका छन् आज पेस्केबाट आज पेशकी बजेट पास भएपछि भोलिबाट मन्त्रालयगत बजेटका विषयमा छलफल शुरू हुने नेपाली कंग्रेसका सभासद रामहरि खतिवड़ाले जानकारी दिनुभयो उहाँले मन्त्रालयगत बजेटको छलफल सकिएपछि पूर्ण बजेट संसदले पास गर्ने बताउनुभयो संसदमा अहिले पनि आगामी आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको बजेटमाथिको छलफल जारी छ संसदमा बजेटमाथिको छलफल हिजोबाट शुरू भएको हो हिजोको बैठकमा सन्ताउन्न जना सांसदले आफ्नो भनाई राखिसकेका छन् भने बाँकी सभासदले धारणा राख्ने क्रम जारी छ आज बजेट माथि धारणा राख्ने क्रम सकिएपछि त्यसकै बजेट पारित हुनेछ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बजेटका विषयमा सरकार नसचिए आफूले प्रतिपक्षीको लक्ष्मण रेखा तोड्ने बताउनु भएको छ आज संसदमा बजेटमाथिको छलफलमा सत्तापक्षले ल्याएको बजेटमाथि विपक्षीले विरोध गर्नु नयाँ कुरा नभएको पनि उहाँले बताउनुभयो दाहालले जनयुद्ध र शहीद भएकाहरूप्रति बजेट केन्द्रित नभएको भन्दै सरकारको कड़ा आलोचना गर्नुभयो उहाँले रोजगारी वृद्धि जनताको जीवन स्तर सुधार आयात प्रतिस्थापन निर्यात बढ़ाउने कृषि क्षेत्रको वैज्ञानिकीकरण र उत्पादन बढ़ाउने विषयमा ध्यान केन्द्रित गरिनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो उहाँले संघीयता शान्ति प्रक्रिया कृषि क्षेत्रको विकास आयात घटाउने र निर्यात बढ़ाउनेतर्फ सरकारले पुनः नसोचे आफू सत्ता पक्ष र प्रतिपक्षको लक्ष्मण रेखाभित्र रहन नसक्ने चेतावनी दिनुभयो जननेता विश्वेश्वर प्रसाद कोइरालाको नाममा कंग्रेसले गरीब र निमुख असनतालाई धोका दिएको उहाँले बताउनु भएको छ यसैबीच नेपाली कंग्रेसका सभासद एवं सहमन्त्री प्रणबहादुर ले भने माओवादीको भनाईको कड़ा आलोचना गर्नु भएको छ संसदमा बोल्दै उहाँले मार्क्स र लेलिनको खोल वन्यहरूले बीपीको विरोध गर्न दुखद भएको बताउनुभयो खड्काले सरकारले प्रस्तुत गरेको बजेटमा कृषिमा आमूल परिवर्तन गर्ने ढंगले कृषि उत्पादन बढ़ाउन विभिन्न राहत ऋणको व्यवस्थामा छुट औद्योगिकरणको विकासलाई अघि बढ़ाउन आयातमा सहुलियत दिने विषय स्पष्ट रूपमा घोषणा भएको बताउनुभयो त्यस्तै नेकपा एमालेका नेता युवराज केवालीले बजेटमा देखिएका कमी कमजोरीलाई सच्चाएर लैसाने पार्टीको विकास गर्न आवश्यक रहेकाले सांसदले दिएका सकारात्मक सुझावलाई समेट्न अर्थमन्त्रीलाई सुझाव दिनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले एमालेमा नयाँ नेतृत्व आए पनि सरकारको समीकरणमा परिवर्तन नहुने बताउनु भएको छ रफत संचार क्लब भक्तपुरले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता राणाले तत्काल सरकार परिवर्तन नहुने दावी गर्नुभएको छ ओली एमाले अध्यक्षमा निर्वाचित हुँदैमा राष्ट्रिय राजनीतिमा पनि कुनै फरक नपर्ने उहाँले बताउनुभयो राणाले ओली अध्यक्षमा निर्वाचित भए पनि पदाधिकारीमा मिश्रित परिणाम आएकाले राजनीतिमा खासै फरक नपर्ने बताउनुभयो उहाँले राप्रपाभित्रको विवादका बारेमा बोल्दै पार्टी विधान विपरीत केही समूहले पार्टीलाई विखण्डनतर्फ लैजान खोजिरहेको बताउनु भएको छ सूर्यबहादुर थापाले केन्द्रीय समितिमा पार्टी अध्यक्ष त्यागेपछि एक सय तीन र बयासी सदस्यले आफूलाई अध्यक्ष बनाएको उल्लेख गर्दै पार्टीको विधानत अध्यक्ष आफू नै रहेको समेत दावी गर्नुभयो पार्टीलाई मिलाउन खोज्दा खोज्दै केही साथीहरूले निर्वाचन आयोगको धोका घचघच्याउनु उचित नभएको पनि बताउनु भएको छ पार्टीमा अझै मेलमिलापको बाटो खुल्ला रहेको बताउँदै पार्टीमा समाहित गर्न ससम्मान ठाउँ दिन संस्थापन पक्ष तयार रहेको भयो अर्थमन्त्री डाक्टर रामचरण महतले स्वास्थ्य क्षेत्रलाई ग्रामीणमुखी बनाउनु पनि आवश्यकतामा जोड़ दिनु भएको छ शिक्षण अस्पताल महाराजगंजको बत्तीसौं वार्षिक उत्सवको आज काठमाडौँमा उद्घाटन गर्दै मन्त्री महतले स्वास्थ्य सेवा र चिकित्सकहरू शहर केन्द्रित भएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो वहाँले आर्थिक वर्ष दुई हजार एकात्तर बहत्तरको लागि तेत्तीस अरब रूपियाँ स्वास्थ्य क्षेत्रको लागि विनियोजन गरेको भन्दै महतले धनी केन्द्रित स्वास्थ्य सेवाको पहुँच अब ग्रामीण क्षेत्रसम्म पुर्याउन सबै लाग्नुपर्नेमा जोर दिनुभयो शिक्षण अस्पताल राष्ट्रको महत्वपूर्ण स्वास्थ्य केन्द्र रहेकाले अस्पतालको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले मुलुकमा बढ्दो व्यापार घाटा कम गर्न व्यावसायिक कफी खेतीको प्रवर्धन आवश्यक भएको बताउनु भएको छ सिन्धुपाल्चोकको सुकुटेमा नवनिर्मित कफी प्रशोधन तथा भण्डारण केन्द्रको उद्घाटन गर्दै कोइरालाले नेपालमा उत्पादित अर्ग्यानिक कफीले अन्तर्राष्ट्रिय खेती ख्याति पाएको सन्दर्भमा यसको व्यावसायिक क्षमतामा वृद्धि गर्नु आवश्यक भएको बताउनु भएको छ सरकारले कृषि क्षेत्रको आधुनिकीकरण व्यावसायिक खेतीका लागि थुप्रै सहुलियत दिने गरेको बताउँदै उहाँले त्यसको प्रतिफल घर दैलोमा पुर्याउन सहकारी अभियान सफल हुने विश्वास व्यक्त गर्नु भएको छ सिन्धुपाल्चोकका चौतिसवटा गाविसको एक हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ पूर्वी चितवनको खैरी नगरपालिकाले आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ रेडक्रस सोसाइटीको भवनमा आज भएको प्रथम नगर परिषदमा खैरिनी नगरपालिकाका कार्यकारी अधिकृत पुरूषोत्तम शर्माले एघार करोड़ उनासत्तरी लाख सन्ताउन्न हजार दुई सय उन्साठीको अनुमानित बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो नगरपालिकाले पुँजीगत खर्च आठ करोड़ एक लाख चौसठी हजार पाँच सय चालु खर्च तीन करोड़ सत्तालिस हजार पाँच सय र प्रशासनिक खर्च अडसठी लाख विनियोजन गरेको नगरपालिकाका कार्यकारी अधिकृत पुरूषोत्तम शर्माले जानकारी दिनुभयो सार्वजनिक गरिएको बजेटमाथे अन्ठानब्बे लाख बाइस हजार आन्तरिक आमदामी गर्ने लक्ष्य लिइएको छ त्यस्तै नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान बाइस लाख अस्सी हजार नेपाल सरकारबाट निशर्त अनुदान चार करोड़ अन्ठानब्बे लाख उन्नाइस हजार राजस्व बाँडफाँडबाट प्राप्त आय सन्ताउन्न लाख सामाजिक सुरक्षा कार्यक्रमका लागि एक करोड़ छयानब्बे लाख चौध हजार जगेडा कोष दुई करोड़ दश लाख रहने अनुमान गरिएको छ आर्थिक वर्षका लागि नगरपालिकाले विकास निर्माण र कृषिलाई विशेष प्राथमिकता दिएको कार्यकारी अधिकृत श्रमाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ आर्थिक वर्षमा नगरका भित्री सड़क खण्डका बाटोको स्तर उन्नति गरिने पूर्वाधार विकासमा जोड़ दिने र कृषिको पकेट क्षेत्रको रूपमा अघि बढ़ेको नगरपालिकामा कृषिका विभिन्न कार्यक्रमलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो त्यस्तै नगरपालिकाले शिक्षा स्वास्थ्य पर्यटन खेलकुद सरसफाई लक्षित पीड़ित वर्गका लागि कार्यक्रम बचार व्यवस्थापन लगायतलाई पनि प्राथमिकता दिएको कार्यकारी अधिकृत शर्माले बताउनुभयो नगर परिषदमा सहभागी वक्ताहरूले बचार व्यवस्थापन दैवी प्रकोपबाट बस्ने कार्यक्रम तटबन्धन लगायतलाई पनि स्थान दिनुपर्ने सुझाव दिएका थिए चितवन क्षेत्र नम्बर दुईका निर्वाचित सभासद शेषनाथ अधिकारीले चितवन राष्ट्रिय निकुञ्जदेखि दक्षिणी भेगबाट पूर्व पश्चिम रेलमार्ग बनाउन लागि प्रति सचेत बन्न चितवनवासीहरूलाई आग्रह गर्नु भएको छ खैरहनी नगरपालिकाको आज भएको प्रथम नगर परिषदको उद्घाटन समारोहमा बोल्दै सभासद अधिकारीले चितवनवासीले रेलको उपयोग गर्न पाउने गरी भरतपुरलाई छोएर रेलमार्ग बनाउने बताउनु भएको छ निकुञ्जबाट रेलमार्ग बनाउँदा प्राकृतिक सम्पदालाई समेत असर गर्ने हुँदा सिद्धुवन अन्तर्गत पूर्व पश्चिम राजमार्ग नजिकबाटै बनाउनु पर्नेमा जोड़ दिनुभएको छ रेलमार्गका लागि गरिएको सर्वे सच्याउन माग गर्दै आफूले संसदमा आवाज उठाएको जानकारी दिँदै सभासद अधिकारीले सरकारले पनि यो विषयलाई पुनरावलोकन गर्ने आश्वासन दिएको बताउनु भएको छ सभासद अधिकारीले भर्खरै मात्र नगरपालिका बनेको खैरहनी नगरपालिकाले दीर्घकालीन योजना बनाएर अगाडि बढ्दै नमूना नगरपालिका बनाउनतर्फ लाग्न नगरवासीहरूसँग आग्रह गर्नु भएको छ एक फरक प्रसंगमा संविधान सभा सदस्य अधिकारीले तोकिएकै मितिमा संविधान जारी हुने बताउनु भएको छ संविधान बन्ने आधार तयार हुँदै गएको भन्दै अधिकारीले संविधान बन्दैन कि भन्नेमा शंका नगर्न आग्रह गर्नुभयो वीरगंजको नगवामा आज बिहान ट्रकले टेम्पोलाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ रक्सलबाट वीरगंजतर्फ साँदै गरेको ना एक ह चार तीन दुई नम्बरको टेम्पोलाई सोही दिशाबाट आउँदै गरेको ना चार ख नौ एक चार नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा टेम्पोका चालक दुई दुईजनाको मृत्यु भएको हो टेम्पो चालक वीरगंज उपमहानगरपालिका उन्नाइस नगौवा निवासी बत्तीस वर्षीय मनसुर देवान र भारतको आन्ध्र प्रदेश हैदराबाद निवासी पारा आठ वर्षीय छोराको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरीकाले पर्साले सुनाएको छ मृतकका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कार्यवाहीको माग गर्दै चालकहरूले सड़क अवरूद्ध गरेको प्रहरीले सुनाएको छ ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहे पनि चालक प्रार रहेको प्रहरीले सुनाएको छ उता पोखराको शुभागृहमा नगर बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ बसको ठक्करबाट सड़क छेउमा हिँडिरहेका धादिङका गोविन्द गिरीको मृत्यु भएको छ बसको टक्करबाट एउटा स्कूटर र एउटा मोटरसाइकल क्षतिग्रस्त भएका छन् भने सड़क छेउमा रहेका दुईवटा सटनमा पनि क्षति पुगेको प्रहरीले सुनाएको छ मुक्त घोषणा गरे पनि उचित पुनर्स्थापना हुन नसकेको भन्दै मुक्त कमैया पुनर्स्थापना निगरानी केन्द्रीय संघर्ष समितिले आन्दोलन गर्ने चेतावनी दिएको छ सरकारले मुक्तिको घोषणा गरेको चौध वर्ष बितिसक्दा उचित पुनर्स्थापना नभएको मुक्त कमैयाहरूले बताएका छन् आज पत्रकार सम्मेलन गरी संघर्ष समितिले सरकारले मुक्त कमैयाहरूलाई आश्वासन मात्रै दिएको र पुनर्स्थापनाको विषयमा गम्भीर नभएको आरोप लगाएका छन् संघर्ष समितिका संयोजक बिन्तीराम थारूले राजनीतिक दलले पनि मुक्त कमैयाहरूलाई विभिन्न फोसरा नारा बाँडेर चुनाव जित्नका लागि भोट बैंकको रूपमा प्रयोग गरेको बताएका छन् उनले पन्ध्र दिनभित्र सरकारले पुनर्स्थापनाको विषयमा ठोस कदम नचाले कडाभन्दा कड़ा आन्दोलन गर्ने चेतावनी दिएका छन् कंग्रेसका सभासद डिली बहादुर चौधरीले संघर्ष समितिले उठाएका जायज मागहरूको उचित सम्बोधन गर्न पनि सरकारसँग आग्रह गर्नु भएको छ संघर्ष समितिले सरकारसँग उच्च स्तरीय अधिकार सम्पन्न आयोग बनाउनुपर्ने मुक्त कमैयाको परिवारलाई पाँच कठा जग्गा दिनुपर्ने घर निर्माणका लागि नगद र काठ उपलब्ध गराउनुपर्ने विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने लगायत आठ मुदे माग अघि सारेको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौं सरकारले ल्याएको नयाँ बजेटको राम्रो पक्ष के हो जस्तो लाग्छ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 महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सूचक भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ एस अर्पण मौसम झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार इजरायल र प्यालेस्टाइन बीच जारी द्वन्द अन्त्यका लागि अन्तर्राष्ट्रिय जगतबाट पहल भइरहेका बेला इजरायलले भने पूर्वी र उत्तरी गाजा क्षेत्रका हजारौं वासिन्दालाई शहर छाडेर सुरक्षित स्थानतर्फ लाग्न आदेश दिएको छ इजरायलले विद्रोही संगठन हमास विरूद्धको कार्यवाही कड़ा पार्न लागेको बताउँदै स्थानीयलाई घर छोड्न निर्देशन दिएको हो हिजो मात्र इजिप्टले विराम गरी राजनीतिक सहमति खोज्न दुई पक्षलाई आग्रह सहित चिठी समेत पठाएको थियो प्यालेस्टाइनका अधिकारीहरूले आफूहरू पनि राजनीतिक समाधान खोज्न तयार रहेको तर एकतर्फी रूपमा युद्ध नरोक्ने जवाब पठाएको बीबीसीले जनाएको छ इजरायलले हमासले रकेट आक्रमण रोके आफूले हवाई आक्रमण रोक्ने जनाएको छ विश्वभरबाट युद्ध रोक्न दबाव आए पनि आज बिहानैबाट दुवै पक्षले आक्रमणलाई तीव्र बनाएका छन् रुसको राजधानी मस्कोमा भएको मेट्रो रेल दुर्घटनामा एक्काइसजनाको मृत्यु भएको छ दुर्घटनामा पचास भन्दा बढ़ी व्यक्ति गम्भीर घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ बौली भाड पार्क पोविडी क्षेत्रका व्यस्त भागमा कुदिरहेको मेट्रो रेल लेगबाट चिटिएको अधिकारीहरूले सुनाएका छन् करिब एघार सय यात्रु सुब्बा रेल दुर्घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ समाचार काठमाडौँमा जारी तेस्रो ग्राफी सिनियर पुरुष महिला तथा जुनियर पुरूष तोलन प्रतियोगिता आज सकिँदैछ हिजोदेखि शुरू भएको प्रतियोगितामा त्रिपन्न पुरुष र दश महिला गरी त्रिसठी खेलाड़ीले सिनियरमा पन्ध्रवटा स्वर्ण पदकमा प्रतिस्पर्धा गरिरहेका छन् जुनियरमा नौ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ प्रतियोगितामा बाँकेका प्रकाश केसीले दुईवटा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् जुनियर पुरूषको छप्पन्न केजीतर्फ क्लिन एण्ड जर्कमा एक सय दस र कुलमा एक सय तिरानब्बे भार उचाल्दै आफ्नै नाममा रहेको कृतिमानीमा सुधार गरेका हुन् स्म्यासतर्फ प्रकाशले तिरासी केजी ओजन उठाएका थिए यसअघि प्रकाशको नाममा क्लिन एण्ड जर्कमा एक र कुलमा एक सय बयानब्बेको कृतिमानी थियो र नेपाल नेशनल मार्शल आर्ट महासंघको आयोजनामा काठमाडौँमा इण्डो नेपाल मार्शल आर्ट खेलकुद च्याम्पियनशीप प्रतियोगिता जारी छ आईटीएफ तर्फको खेल हिजो नै सकिए पनि थङएल मोदु तर्फको खेल भने आज पनि जारी छ आईटीएफमा नेपालले एघार स्वर्ण पदक जित्दै च्याम्पियन बन्न सफल भएको छ भने भारत दोस्रो भएको छ प्रतियोगितामा महिला विधामा नेपाल किशोनी खड्का र पुरूषतर्फ भारतका अभिनव सिंह उत्कृष्ट खेलाड़ी घोषित भएका छन् बुलेटिनको प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको नौ महाधिवेशनमा भएको चुनावको अन्तिम परिणाम आज आउने पार्टीलाई एकताबद्ध बनाएर लैजाने नवनिर्वाचित अध्यक्ष ओलीको प्रतिबद्धता सरकारले पेश गरेको बजेटमाथि व्यवस्थापिका संसदमा छलफल चल्दै मुलुकमा बढ्दो व्यापार घाटा कम गर्न व्यवसायिक कफी खेतीको प्रवर्धन आवश्यक भएको पूर्व अर्थमन्त्री कोइरालाको भनाई खैरहनी नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि साढे एघार करोड़को बजेट सार्वजनिक भरतपुरलाई छोएर पूर्व पश्चिम रेल मार्ग बन्नुपर्नेमा चितवनका सभासद शेषनाथ अधिकारीको जोड़ रूसको राजधानी मस्कोमा भएको मेट्रो रेल दुर्घटनामा एक्काइसजनाको मृत्यु पूर्वी र उत्तरी गाजा क्षेत्रका बासिन्दालाई शहर छोडेर सुरक्षित स्थानतर्फ लाग्न इजरायलको आदेश र इण्ड नेपाल मार्शल आर्ट खेलकुद च्याम्पियनशीप प्रतियोगिता काठमाडौँमा जारी तेस्रो ग्राफी सिनियर भारोत्तोलन प्रतियोगिता आज सकिँदै हवस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो अनिता अरियाल र सुजिता हमाल बिदा हुन्छौ नमस्कार